डडेलधुराका विभिन्न स्थानमा बौला टोकेर नौजना घाइते उपचारका लागि पाँचजना काठमाडौँ रेफर बझाङमा घरमै सुत्केरी भएकी महिलाको ज्यान गयो डडेलधुरामा सुदूरपश्चिम क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तरको आयोजना हुने महोत्सव कार्तिक छब्बिस गतेदेखि एघार दिन चल्ने संविधान जारी भएको दिनलाई थरोहट गठबन्धनले कालो दिनका रूपमा मनाउने चाडपर्व नजिकै गर्दा कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो र सीमा क्षेत्र बेलौरीको भुडामा भारतीय प्रहरीद्वारा छापा चौध महिनादेखि तलब भत्ता नपाएको भन्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा प्राध्यापकसँग आन्दोलित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुराको अमरगढ़ी नगरपालिका वडा नम्बर सात र कोटिली गाविसका विभिन्न स्थानमा बौलाहा स्यालले टोक्दा नौजना घाइते भएका छन् हिजो बेलुकीको समयमा बौलाहा स्यालले टोकेपछि अनपा सात सल्ला गाउँ र भाट गाउँका सातजना र कोटेलीका दुईजना गरी नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ सामान्य घाइतेहरूको उपचार उपक्षेत्रीय अस्पताल डडेलधुरामा भइरहेको छ भने गम्भीर घाइते भएका पाँचजनालाई टेको अस्पताल काठमाडौँ रेफर गरिएको छ स्यालले घाँटीभन्दा माथि टोकेका पाँचजनालाई उपक्षेत्रीय अस्पताल डडेलधुराले टेको अस्पताल काठमाडौँ रेफर गरेको जनाइएको छ स्यालको टोकाइबाट घाइते भएका अमरगढी नगरपालिका साथ भाट गाउँ सिरोलाकी सोह्र वर्षीय हरिना भट्टराई सल्ला गाउँकी सात वर्षीय सरस्वती भट्ट बोहरा सोही गाउँकी तीन वर्षीय निशा जोशी सोही गाउँका दुई वर्षीय महेश जोशी र सात वर्षीय करिना भट्टराईलाई रेफर गरिएको जनाइएको छ यसैगरी भाट गाउँ सिरोलाकी अठार वर्षीय माया भट्टराई सल्ला गाउँकी कलावती भट्ट कोटेली गाविसकी साठी वर्षीय मन्दिरा भाट र पच्चीस वर्षीय सारथी भाटको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ स्थानीयहरूले बौलाहा स्याल मार्नका लागि प्रशासनसँग आग्रह गरेका छन् गाउँमा एकै दिन धेरै मानिसलाई घर नजिकै आएर स्यालले टोक्न थालेपछि बौलाहा स्याल मार्नका लागि उनीहरूले आग्रह गरेका हुन् यसैबीच कोटेलीमा स्थानीयहरूले एक स्याल मारेको जानकारी जिल्ला प्रहरी कार्यालय डडेलधुराले रेडियो युनिटीलाई दिएको छ बजाङमा घरमै सुत्केरी भएकी एक महिलाको ज्यान गएको छ घरमै सुत्केरी भएकी भातीखोला गाविस वार्ड नम्बर एक द्वारी कौसाण बस्ने तीस वर्षीय सुन्तला देवी कठायतको मृत्यु भएको हो घरमा सुत्केरी भएकी कठायतको अत्याधिक रक्तस्रावका कारण सुत्केरी भएको दस दिनपछि ज्यान गएको पूर्व गाविस अध्यक्ष गोपाल बहादुर कठायतले जानकारी दिएका छन् उनका अनुसार सुन्तला देवी कठायतले सुत्केरी भएको केही दिनपछि मानसिक सन्तुलन गुमाएको व्यक्तिको जस्तै व्यवहार गर्थिन् सुत्केरी भएको केही दिनमै घरमा बच्चा छोडेर पानी नजिकै जाने पानीमा डुबल्की मार्ने पानीबाट घर आउन नमान्ने जस्ता व्यवहार गर्ने गरेको बताइएको छ यस्तो व्यवहार गर्दा परिवारका सदस्यले स्वास्थ्य चौकी ल्याउनुभन्दा घरमै धामी झाँक्री बोलाएर ठिक पार्न खोजेका थिए कठायतको मंगलबार राति अत्याधिक रक्तस्रावका कारण ज्यान गएको गाउँलेहरूले बताएका छन् गाउँबाट भाती खोला स्वास्थ्य चौकी पुग्न दुई घण्टा लाग्ने र सदरमुकाम चैनपुर पुग्न डेढ घण्टा लाग्ने गरेका कारणले सुत्केरी व्यथा लागेकी कठायतलाई घरमै सुत्केरी गराएको परिवारका सदस्यले बताएका छन् मृतक कठायतका श्रीमान ध्रुव कठायत कामको खोजीमा भारतको बेङ्गलोर गएका छन् उनका नाबालक छोरासँगै एक छोरी र एक छोरा रहेका छन् डडेलधुरामा सुदूरपश्चिम क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तरको आयोजना हुने भएको छ हिजो जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी जिल्लामा दोस्रो पटक महोत्सव आयोजना हुने जानकारी गराइएको हो डडेलधुरा महोत्सवको अभियान सुदूरपश्चिमको पहिचान भन्ने नाराका साथ महोत्सव आउँदो कार्तिक छब्बीस गतेदेखि मंगिर छ गतेसम्म सञ्चालन हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ यस क्षेत्रको जलविद्युत सम्भावना कृषि पर्यटन जटीबुटी लगायतका जैविक विविधतालाई उजागर गरी लगानी परिवर्तन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ यस क्षेत्रमा रहेका धार्मिक सांस्कृतिकसँगै बन्ने वनजन्य कच्चा पदार्थबाट उत्पादित सामग्रीहरूको प्रचार प्रसार गर्ने स्थानीय कला डोटिरी राज्यको पहिचान संस्कृति भेषभूषालाई राष्ट्रिय रूपमा चिनाउने पनि महोत्सवको उद्देश्य रहेको छ यस वर्ष आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा स्थानीय कला संस्कृति भेषभूषा एवं स्थानीय डोटेली खानाका परिकारहरू पनि महोत्सवमा राखिने भएको छ साथै राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम रहने समय जानकारी गराइएको छ महोत्सवमा खुल्ला देउडा प्रतियोगिताको समेत आयोजना गरिने भएको छ यस्तै छलिया नृत्य चौलो झाँकी प्रदर्शन लगायतका महोत्सवका आकर्षण रहने भएका छन् स्थानीय राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूका स्टल पनि आकर्षणका रूपमा रहनेछन् महोत्सव आयोजनाका लागि अनुमानित खर्च पैंतिस लाख पचास हजारसम्म खर्च हुने आकलन गरिएको छ भने त्यति नै आय हुने अपेक्षा राखिएको डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष केमराज पनेरूले जानकारी दिएका छन् सरकारले संविधान जारी भएको दिनलाई विशेष तामझामका साथ मनाउने तयारी गरिरहेका बेला आन्दोलन र थरोहड गठबन्धनले भने कालो दिनका रूपमा मनाउने घोषणा गरेको छ सो पक्षले हिजो धनगढ़ीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालको नयाँ संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाउने घोषणा गर्दै विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ सो समितिले ज्ञापन पत्र बुझाउनेदेखि प्रत्येक सरकारी कार्यालयमा कालो झण्डा गाड्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो पहिचान सहितका अधिकार नयाँ संविधानमा सुनिश्चितका लागि संविधान जारी हुनु पहिलेदेखि नै आन्दोलन गर्दै आएको थरहट गठबन्धनले संविधानलाई घोषणा भएको दिन असोज तीन गतेलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेको हो गत असोज तीन गते बहुसंख्यक नेपाली जनताको अधिकार बिनाको कथित नयाँ संविधान जारी गरेको विरूद्धमा संविधान मान्दैनौ भनेर असोज तीन गते कालो दिन भनेर नाराका साथ मनाउने निर्णय गरेको संघीय गठबन्धन तथा थरूहट थारूवान संयुक्त संघर्ष समितिका कार्यवाहक संयोजक कृष्ण कुमार चौधरीले बताएका छन् सीमाङ्कनको विषयमा असहमति जनाउँदै आएका राणा थारू र थरूहट संघर्ष समितिले बेला बेलामा आन्दोलन गर्दै आएका थिए तर आन्दोलनकारीका माग पूरा गर्न सरकारले खासै चासो देखाएको छैन फलस्वरूप थरूहटको आन्दोलन जारी रहेको हो टीकापुर घटना र त्यसपछिका घटनाक्रमलाई सम्बोधन गर्नुको साटो सरकारले बाइपास गर्न खोजेको भन्दै गठबन्धनले पत्रकार सम्मेलन मार्फत ज्ञापन पत्र बुझाउनेदेखि प्रत्येक सरकारी कार्यालयमा कालो झण्डा गाड्ने समयका कार्यक्रम सार्वजनिक गरेको हो सरकारले पटक पटक आश्वासन मात्र दिएर थरोहटको मुद्दालाई ओझेलमा पार्न खोजेको संघर्ष समितिको ठहर रहेको छ प्रदेशको टुङ्गो नलागिरहेका बेला स्थानीय तहको पुनर्संरचना गर्न खोजेर उत्पीडन वर्गमाथि अझै दमन गर्न खोजेको पत्रकार सम्मेलनमा बताइएको छ आफ्ना मागहरू पूरा नहुन्जेलसम्म निरन्तर आन्दोलन जारी राख्ने थरूहट संघर्ष समितिका प्रादेशिक संयोजक हरिलाल होरीलाल चौधरीले बताउनु भएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ दशैं लगायतका चाडबाड नजिकै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा प्रहरले सुरक्षा सतर्कता बढ़ाएको छ चाडपर्वका बेला हुन सक्ने तस्करी हात हतियारको अवैध ओसार पसार चेलीबेटी बेचबिखन लागू औषधको कारोबार आतंकित गतिविधि नियन्त्रण गर्न र अपराधिक क्रिया कलाप नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेलौरीले सुरक्षा सतर्कता बढ़ाएको हो सीमा क्षेत्रका अवांछित क्रियाकलाप हुन सक्ने क्षेत्रहरूको पहिचान गरी चौबिसै घण्टा प्रहरी परिचालन गरी निगरानी बढ़ाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले बताएका छन् भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएका छौं उनले भनेका छन् दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोलीलाई परिचालन गरिएको उनले जानकारी दिएका छन् सीमा क्षेत्रमा भारत नेपाल संयुक्त गस्तीको कार्यालय समेत परिचालन गरिएको उनले उल्लेख गरेका छन् प्रधानमन्त्री लगायतको एक सय पच्चिस सदस्यीय भ्रमण दल भारतको राजकीय भ्रमणमा रहँदा यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा हतियारसहित आएका भारतीय प्रहरीहरूले त्यस क्षेत्रमा रहेका नेपाली जनताको घर घरमा छापामार शैलीमा प्रवेश गरी आतंक मचाएको छ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर चौधको भुडा गाउँमा भारतीय प्रहरले हिजो अबेर घर घरमा छापा मारेर आतंक मचाएको हो भारतीय प्रहरी हतियार सहित नेपाली जनताको घरमा पस्दा उक्त क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् भारतीय प्रहरीको ज्यादतीको प्रतिकार गर्दै स्थानीयहरूले नेपाल प्रहरीको चौकीमा खबर गरी पक्राउ गरिएको भुडाका स्थानीय गणेश थापाले बताउनु भएको छ हतियार सहित यसरी अर्काको देशमा जान नपाइने भए पनि भारतीय प्रहरले पटक पटक यस्ता गतिविधि गरिरहेको छ भारतमा चोरी गरी फरार हुँदै गरेको भारतीय नागरिक नेपाली भूमि प्रवेश गर्दा चोरलाई समाउने दाउमा आफूहरू हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको पक्राउ परेका भारतीय प्रहरीले बताएका छन् अब उनीहरूलाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी प्रमुख तुलसी प्रसाद अधिकारीले जिल्ला पठाउनु भनेको र सोही बमोजिम प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक गेन्द्र बोगटीले बताउनु भएको छ चौध महिनादेखि तलब भत्ता नपाएपछि कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा रहेका दुईवटा प्राध्यापक संघले क्याम्पस प्रशासनलाई ध्यानकर्षण पत्र बुझाएका छन् प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष हर्कबहादुर साउद नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समितिका अध्यक्ष नरेन्द्र बहादुर ऐरद्वारा हस्ताक्षरित गरिएको ध्यानकर्षण पत्रमा विगत चौध महिनादेखिको पाउनुपर्ने तलब भत्ता यथाशीघ्र अवस्थामा नदिलाए क्याम्पस प्रशासन विरूद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ लामो समयसम्म तलब भत्ता नपाउँदा पनि क्याम्पस विद्यार्थी र समाजप्रति उत्तरदायी भएर आफ्नो कर्तव्य निर्वाह गरे पनि आफूहरूको त्याग र सहयोगलाई क्याम्पस प्रशासनले गम्भीर रूपमा नलिएको बताइएको छ विरोधका कार्यक्रम अन्तर्गत असोज दुई गतेसम्म अल्टिमेटम दिने चार र पाँच गति पेन डाउन गर्ने त्यति गर्दा पनि माग पूरा नभएमा असो छ गतिदेखि क्याम्पस प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गर्ने रहेका छन् यता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले क्याम्पसको आर्थिक अवस्था कमजोर विद्यार्थीको संख्यामा कमी र क्याम्पसको भवन निर्माण लगायतका विविध समस्याले प्राध्यापकहरूको तलबमा केही ढिलाइ भएको जानकारी दिनुभएको छ रोपेको धान पहिरो र कालङ्गा नदीमा आएको बाढीले बगाएपछि एक छाक भात खान समस्या भएको सुनकुडा गाविसका बासिन्दाले गुनासो गरेका छन् सुनकुडा गाविसको धारीमा रहेको भवानी खोला र राजाको खोलाले यस वर्ष खेतमा लगाएको धान बगाएपछि एक छाक भात समेत खान समस्या भएको स्थानीय जानकी भण्डारले बताउनु भएको छ खोला वारीपारी भएका खेतहरू वर्षै पछि खोलाले बगाउने गरेको र माथिबाट आउने पहिरोले लगाएको धान